सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको आज पनि थप परीक्षण हुने भएको छ हिजो र आज उहाँको स्वास्थ्य परीक्षणको समय तय गरिएको थियो प्रधानमन्त्रीको फोक्सोमा देखिएको दाग क्यान्सर हो वा होइन भन्ने पुष्टि नभएकाले आज पनि थप परीक्षण गरिने प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दिएको छ प्रधानमन्त्रीको यसअघि हिजो पनि स्वास्थ्य परीक्षण भएको थियो यसैबीच प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति डाक्टर रामवरण यादवले टेलिफोन गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ प्रत्येक दिन जसो प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा राष्ट्रपतिले चासो राख्ने गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका कुनै पनि काम नरोक्न दैनिक टेलिफोन मार्फत आग्रह गर्दै आउनु भएको छ ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि टेलिफोन गरी सहमतिको राजनीति नतोड्न कोइरालाले अमेरिकाबाटै आग्रह गर्नुभएको छ प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो संविधान सभाको बैठक आज पनि बस्दैछ तत्कालीन सांस्कृतिक र सामाजिक एकबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमतिको बारेमा सभासदहरूले आआफ्नो धारणा राख्ने बुझिएको छ यस्तै अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयहरूको निर्क्यौल सम्बन्धी प्रतिवेदनमा आज पनि सभासदहरूले आफ्नो धारणा राख्नेछन् यसअघि हिजो बसेको बैठकमा तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सम्बन्धित विषयहरूका सहमति र असहमतिको प्रतिवेदन सम्बन्धित समितिमा पठाइएको थियो सहमतिका विषय मस्यौदाका लागि मस्यौदा समिति र असहमतिका विषय विवाद समाधानका लागि संवाद तथा सहमति समितिमा पठाइएको छ सभाको राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले माघ आठ गतेभित्र संविधान बन्ने आधार तयार भइसकेको बताउनु भएको छ आज पत्रकार सम्मेलन गरी भट्टराईले अहिलेसम्मको काम सन्तोषजनक रहेको र तोकिएको समयमा संविधान बन्ने आधार तय भएको बताउनु भएको छ अहिलेसम्मको काम सन्तोषजनक छ यही हिसाबले गए भदौ अन्तिमसम्म प्रतिवेदन तयार हुन्छ उहाँले भन्नुभयो माघ आठमा संविधान जारी हुने छ त्यसको आधार तयार भएको छ नयाँ सभासदले छलफल गर्न पाउनुपर्ने माग गरेकाले विगतको संवैधानिक समिति र विवाद समाधान उपसमितिले सहमतिका विषयमा पनि छलफल अगाडि बढाउने भट्टराईले जानकारी दिनुभएको छ राज्य पुनर्संरचनाका पच्चिस र अरू एक गरी एक सय बयालिसवटा विवादका बुदा रहेको र त्यसमा चार चरणमा छलफल हुने उहाँले बताउनु भएको छ विवादका विषयमा सहमति गर्न उपसमिति बनाउने त्यसपछि शीर्ष नेताको तहमा छलफल गरी राजनीतिक सहमतिमा राजनीतिक समितिमा छलफल गरेर संविधान सभामा पठाउने भट्टराईले जानकारी दिनुभएको छ समितिमा राज्य पुनर्संरचनाका विषयमा छलफल सुरु भएको छ सभापति भट्टराईले सहमतिका लागि प्रयास गर्न र पुराना अडान नदोहोर्याउन सबैसँग आग्रह गर्नुभएको छ बालिकामाथि यौन शोषण गरेको आरोपमा रूपन्देही बुटवलका एक होटल व्यवसायी पक्राउ परेका छन् आफ्नै होटलमा काम गर्ने चौध वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक त्रिपन्न वर्षका लेखनाथ भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यले बुटवलले जनाएको छ बुटवलको एक विद्यालयमा कक्षा छमा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफू गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो भण्डारीले पनि यौन शोषण गरेको आरोप स्वीकार गरेका छन् घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनु भएको छ छोरीको रूपमा पालन पोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले सात वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका हुन् नाइजेरियाको राजधानी आबुजाको एक व्यस्त व्यापारिक क्षेत्र उसुमा गराइएको बम विस्फोटमा कम्तीमा एक्काइसजनाको मृत्यु भएको छ एक सपिङ कम्प्लेक्स नजिकै भएको सो विस्फोटमा अन्य जना घाइते भएको बिबिसीले जनाएको छ घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन तर पछिल्लो समय उग्रवादी संगठन बोको हरामले आबुजालाई लक्षित गरी बम विस्फोट गराउँदै आएको छ र विश्वकप फुटबल अन्तर्गत समूह एफबाट अर्जेन्टिना समूह विजेता बनेको छ गैरातीको खेलमा नाइजेरियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो तर हार बेहोरे पनि नाइजेरिया पनि भाग्यमानी भन्दै अन्तिम स्वरमा भने पुग्न सफल भएको छ नाइजेरिया राति अर्जेन्टिनासँग तीन दुईले पराजित भएको हो नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गर्नुभयो भने अर्जेन्टिनाका लागि दुई गोल मेस्सीले गर्नुभएको हो त्यस्तै विश्वकपमा पहिलो पहिलोपटक सहभागिता जनाइरहेको बोस्नियाले इरानलाई तीन एकले हराएको छ यस्तैबीच आज बिहान भएको खेलमा स्विजरल्याण्ड विजयी भएको छ हुन्डुरसलाई तीन एकले हराउँदै स्विजरल्याण्डले अन्तिम स्वरमा स्थान पक्का बनाएको छ बिहान भएको इक्वेडर र फ्रान्स बीचको खेल गोलरहित बराबरीमा सकिएको छ गोल गर्न नसके पनि फ्रान्स जोगिएको छ भने इक्वेडर विश्वकपबाटै बाहिरिएको छ यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार अर्पण साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस भजनका लागि सुनो हजुर प्री नर्सरी देखि स्नातक तहसम्मको अध्यापन हुने चितवन जिल्लाकै एकमात्र कलेज कोइस्ट मोडल कलेजमा शैक्षिक सत्र दुई हजार का लागि म्यानेजमेन्ट एजुकेसन र ह्युम्यानिटिजमा भर्ना आरम्भ भएको जानकारी गराइन्छ मुख्य विषयहरू hotel management travel and tourism computer science हाम्रा विशेषताहरू होटल म्यानेजमेन्टको आफ्नै ल्याब र ट्रेनिङ सेन्टरको व्यवस्था स्टुडेन्टका लागि ट्रेकिङ फिल्ड ट्रिप र एक्सकर्सनको व्यवस्था एकाउन्ट इङ्ग्लिस म्याथ जस्ता विषयहरूमा अतिरिक्त कक्षाहरूको व्यवस्था बिहानी तथा दिवा कक्षाहरूको व्यवस्था अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन हुने भिजिटिङ प्रोफेसर तथा मल्टिमिडिया क्लासको व्यवस्था अतिरिक्त क्रियाकलापको व्यवस्था पर्याप्त खेल मैदानको व्यवस्था दोस्रो प्रवेश परीक्षा यही असार एघार गते बिहान सात बजे विस्तृत जानकारीका लागि कोस्ट मोडेल कलेज रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पांच बैसठी शून्य एकचालिस पाँच बैसठी सात सय सैतिस सुनगाबा कलेज तथा डेजी उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना पूर्वी चितवनको निजी स्तरमा सञ्चालित प्रतिष्ठित र गुणस्तरीय पठन पाठन हुने यस डेजी उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ अत्याधिक सफलता सहित यस शैक्षिक सत्रदेखि विद्यार्थी अभिभावक बुद्धिजीवी शिक्षा प्रेमीहरूको सुझाव अनुसार विज्ञान संकायमा कक्षा एघार सञ्चालन भइरहेको कुरा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक प्राध्यापक तथा सामाजिक राजनैतिक व्यक्तित्वहरूलाई जानकारी गराउँदछौ भर्ना फारम वितरण असार चार गतेदेखि दोस्रो चरणको प्रवेश परीक्षा यही असार बाह्र गते बिहान सात तिस बजे विज्ञान तथा व्यवस्थापन तर्फ थप जानकारीका लागि सम्पर्क शून्य छप्पन्न पाँच बयासी छ सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार पैँतालिस पाँच सय चौवन्न पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू ई लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर जानकारी गराउँदछौ प्रवेश परीक्षा यही असार दस गते बिहान आठ बजे भर्ना अवधि यही असार एघार गतेदेखि कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच साठी सात सय प्राचार्य एवं विद्यालय परिवार जनजागृति उच्च माविमा भर्ना खुल्यो यस जनजागृति उच्च मावि पिठुवाबाट विशिष्ट श्रेणी लगायत एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै यस उच्च माविमा शिक्षा शास्त्र र व्यवस्थापन विषयमा कम्प्युटर विज्ञान सहित कक्षा एघारमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल व्यवस्था स्थित पुस्तकालय सहित यी लाइब्रेरीको व्यवस्था भएको विद्युतको विकल्पको रूपमा जेनेरेटरको व्यवस्था भएको भर्ना फारम वितरण भइरहेको छ अन्य जानकारीको लागि विद्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ सम्पर्क जनजागृति उच्च मावि पिठुवा तिन चितवन फोन शून्य छपन्न पाँच साठी छ पैसठी हार्दिक बधाई दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई विगत अठार वर्षको सफलता सँगै प्लस टूदेखि